हजार सपनाहरूको माया लागेर आउँछ बच्ने रहर जस्तो फेरि भएर आउँछ हजार सपनाहरू माया नाचे परिवेश सानो तिथि न परदेश जस्तो कोही देना परदेसी को जी एकलो पने थे ना अलझे कहीं तक भो बाटो भूले को छैना अलझे बाटो भुलेको छैन भाँचिसकेको विश्वास फेरि भएर आउँछ हजार सपनाहरूको माया राति स्वरहरूलाई थुन्नु त्यति भएन सबले भुलेको जस्तो भुल्नु पनि भए भएन सबले भुलेको जस्तो भुल्नु पनि भएन खुसी नै हो कि क्या हो मनमा भएर आउँछ खुसी मन मनमा भैर आउँछ छिनमा लहर अनेकौँ मनमा उठेर आउँछ हजार सपनाहरूको माया लगे बाँच्ने रहर जस्तो फेरि भएर आउँछ हजार सपनाहरू